नमस्कार भएका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा नवलप्रासीको दाउन्नेमा एक युवकको व्यवहारस्थित सब बुधबार फेला परेको छ वर्धघाट नगरपालिकाको वडा नम्बर चारको दाउन्ने जंगलको खहरे खोला नचिक अन्दाजी अठार बीस वर्षको जस्तो देखिने एक युवकको टाउको एकातिर र शरीर अर्कातिर भएको अवस्थामा सब फेला परेको हो करिब एक महिना अघि घाँटीमा सडको पासो लगाई छुण्डेर आत्महत्या गरेकाले सब पुरै सडेको र अन्तत टाउको छोडिएर एकातिर र शरीर एकातिर भएको हुन सक्ने इलाका प्रहरी कार्य बर्दघाटले जनाएको छ जंगलमा खाँस दाउरा छाने क्रममा महिलाहरूले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए जानकारी पाउन साथ पुगेको प्रहरीले सम्पूर्ण रूपमा सडिसकेकोमा उक्त शवको नजिकै कालो झोला र त्यो झोलामा बाइबलको किताब रहेको र किताबमा राजस लेखिएको बताएको छ पूर्व पश्चिम राजमार्गबाट करिब चार सय मिटर तल भेटिएको हो मृतकको प्रकृति हेर्दा जंगलको भिरमा गएर आत्महत्या गरेको हुन सक्ने प्रहरले सुनाएको छ डेंगू रोग गराउने लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सम्बन्धी एक दिने तयारी गोष्ठी हिजो रत्नगरमा सम्पन्न भएको छ खोज र नष्ट गर अभियानको पूर्व संध्यामा अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वयंसेविकाहरूका लागि गोष्ठी आयोजना गरिएको हो जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले यही असार चौबिस गतेदेखि रत्नगर र भरतपुर नगरपालिकामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्दैछ विगत तीन चार वर्ष अघि महामारीको रूपमा देखिएको डेंगू रोग यस वर्ष पनि महामारीको रूपमा देखिन सक्ने भएकाले कोष र नष्ट गर भन्ने अभियान शुरू गर्न लागेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो सो अवसरमा भेक्टर कन्ट्रोल निरीक्षक केसीले रत्नगरमा सोह्र जनामा डेंगू देखिएको जानकारी दिनुभयो भरतपुर नगरपालिका भन्दा रत्नगरमा डेंगू रोगी कमी देखिए पनि समयमै सचेत रहनुपर्ने उहाँले बताउनुभयो गत साउनदेखि अहिलेसम्म दुई हजार एकतीस जनामा रगत परीक्षण गरिएकोमा रत्नगरमा सोह्र र भरतपुरमा एक सय उन्साठी जनामा डेंगू देखिएको छ चितवन बाहेक नलप्रासी रूपन्देही जिल्लामा समेत मानिसको रगत परीक्षण गर्दा तीन सय सन्ताउन्न जनामा डेंगू देखिएको निरीक्षक केसीले बताउनुभयो बिहान बेलुका शरीर ढाक्ने कपड़ा लगाउनु भने पानी जम्न नदिने छुलको प्रयोग गर्ने गरेमा डेंगूबाट बस्न सकिने चिकित्सकहरूले बताएका छन् नलप्रासीका बाल विकास केन्द्रहरूको अवस्था दिन प्रतिदिन खस्किँदै गएको सरकारवालाहरूले बताएका छन् हिजो जिल्ला हिजो जिल्ला शिक्षा कार्यमा आयोजित एक अनौपचारिक कार्यक्रममा सहभागी सरकारवालाहरूले बाल विकास केन्द्र नै बाल मैत्री बन्न नसकेको बताएका हुन् बाल विकास केन्द्रको व्यवस्थापन राम्रो हुन नसकेका कारण बाल बालिकाको शैक्षिक अवस्था पनि कमजोर भएको सहभागी सरकारवालाहरूले बताएका थिए दिनानुदिन बाल विकास केन्द्रमा बालबालिकाको भर्ना दर अत्यन्त न्यून हुँदै जानु र संस्थागत प्रतिको आकर्षण बन्नुले पनि बाल विकास केन्द्रको अवस्था बिग्रन्दै गएको छलफलमा सहभागीहरूले बताएका थिए बाल विकास केन्द्रको प्रबन्धन र विकासमा सरकारवाला निकाय स्थानीय अभिभावकको जिम्मेवारी बढ़ाउनु पर्नेमा सहभागीहरूले जोड़ दिएका थिए बाल विकास केन्द्रको व्यवस्थापन राम्रो बनाउने गर्नुपर्ने कामहरू मनिटरिङको काम प्रभावकारी बनाउने बनाउनुपर्ने र बालिकाको क्षेत्रमा काम गर्ने बेस नेपाल लगायतका गैर सरकारी संस्थाहरूसँग मिलेर काम गर्नुपर्ने कुरामा सहभागीहरूले छोड दिएका थिए एकीकृत योजना बनाएर बाल विकास केन्द्रलाई बनाउनु पनि जिल्ला शिक्षा अधिकारी खड्क कुमारले बताउनुभयो उहाँले बालबालिकामाथि हुने विभिन्न हिंसा रोक्न कड़ा कदम चाल्ने बताउनु भएको थियो कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी गोपाल कणेल बुद्धराज बस्याल तोपानाथ लम्साल विद्यालय निरीक्षक पशुपति भट्टराई पत्रकार महासंघका पूर्वाध्यक्ष टीकाराम गैरे महिला विकासकी बनिता तुलाधर बाल कल्याण अधिकृत तथा पत्रकार रवि गौतम लगायतले बाल विकास केन्द्रको विकास र संरक्षणमा सरकारवालाको प्रभावकारी भूमिका जरूरी रहेको र विद्यार्थीसँग बढ़ाउन विशेष कार्यक्रममा ल्याउनु पर्ने बताएका थिए नवलपरासीमा पाँच सय सतहत्तर बाल विकास केन्द्र रहेकोमा तीसवटा केन्द्र समुदायले सञ्चालन गरेको र अन्य विभिन्न विद्यालयमा सञ्चालित रहेका छन् नलप्रासीमा पहिलो पटक हिजोबाट एचआईभी संक्रमितले खाने औषधि एआरटी वितरण गरिएको छ संक्रमितहरूलाई औषधि वितरण गर्न पृथ्वी चन्द्र अस्पताल प्रासीमा एआरटी सेन्टरको स्थापना गरिएको छ प्रासी अस्पतालमा सेन्टर स्थापना भएपछि संक्रमितले आफूहरूले खाने औषधि एआरटी भरतपुर र बुटुलबाट ल्याएर खाने बाध्यताको अन्त्य भएको छ करिब दुई सयको संख्यामा एचआईभी संक्रमित रहेको एक सरकारवाला संस्थाले जनाएको छ संक्रमितले धेरै पहिलादेखि जिल्लामै औषधि पाउनुपर्ने माग गर्दै आएका थिए एआरटी सेन्टरको एक कार्यक्रमका विश्व प्रमुख जिल्लाधिकारी हरिप्रसाद मैनालीले औपचारिक शुभारम्भ गर्नुभएको थियो नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ घटाउने भएको छ प्राधिकरणले जारी गरेको सूचना आजदेखि लागू हुने जनाएको छ नयाँ तालिका अनुसार आजदेखि हप्तामा चार दिन सात घण्टा दुई दिन साढे छ घण्टा र एक दिन छ घण्टा बिजुली कटौती हुनेछ अहिले सातमा साढे पचपन्न घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सत्तालिस घण्टा मात्रै बत्ती जानेछ नदीमा जलस्तर बढेर विद्युत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 housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजा